नमस्कार उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी आज पनि तस्लिमा नसरिनको उपन्यास फ्रान्सेली प्रेमीको वाचन लिएर आएका छौं यसको छैठौं श्रृङ्खलासम्म हामीले गएको साता सुन्यौं अब सातौं श्रृङ्खला के हुन्छ सुनौ पृष्ठ पञ्चानब्बेबाट फ्रान्सेली प्रेमी निलाले आफैसित कहिले खेलेकी थिएनन् र खेल्न सकिन्छ भन्ने पनि उनलाई थाहा थिएन माया गर्ने मान्छे नहुँदा आफू एक्लैले यौन सुखोत्कर्ष प्राप्त गरेको कुरा ड्यानियलले उनलाई सुनाएकी थिए यो कुरा निलालाई पत्याइसक्नु भएन तर संसारमा छक्क पार्ने कुरा धेरै हुँदो रहेछन् प्रतिक्रीडाका कुरामा निलालाई साह्रै लाज लाग्थ्यो वास्तवमा सबै भारतीय नारीहरू यही एउटा कुरालाई सर्ववर्जित गुह्य र एकान्तिक कुरा ठान्थे सुशान्तसित बिताएको दुई वर्षको अवधिमा सुशान्त र उनले करिब आधा दर्जन पटक चुम्बन गरेका थिए जाबो छ पटक चुम्बनका निम्ति पनि कति प्रतीक्षा गर्नु कति प्रबन्ध मिलाउनु परेको थियो यहाँ चाहिँ केटाहरू र केटीहरू कहीँ पनि खुलेआम चुम्बन गर्थे यो देखेर निलालाई जति रिस उठ्थ्यो त्यति नै आनन्द पनि आउँथ्यो माया नलुकाइकन खुला रूपमा प्रदर्शन गरेको देखेर उनलाई आनन्द लाग्यो आफू भने त्यस्तो प्रतिबन्धात्मक समाजमा हुर्कनु बढ्नु पर्दा कति नोक्सान पर्यो होला भन्ने विचार गर्दा उनलाई रिस उठ्यो धेरै धेरै समय निराले आफ्नो इच्छा अनुसार कहिल्यै गर्न सकेकी थिएनन् अब किसनको गृहस्थी छोडेपछि उनले इच्छा अनुसार गर्न पाइरहेकी छिन् अथवा कम्तीमा पनि उनले ड्यानियलसँग बस्नु र उसित सुत्नु नै त्यही हो त्यति भएर पनि निलालाई त्यस प्रकारको यौन सम्बन्ध आफ्नो फाइदाका लागि नभई ड्यानियलका फाइदाका लागि हो भन्ने लाग्यो ड्यानियल पनि निलाले आफूलाई माया गर्छिन् भन्ने ठान्दथे यद्यपि सडकमा हिँड्दा अथवा क्याफेभित्र बस्दा निला राम्रा राम्रा फ्रान्सेली लोग्ने मान्छेहरूलाई उत्कण्ठापूर्वक एकपटक एकटक हेर्थिन् अहिले पनि ड्यानियलले डाक्टरको निकोलसितको एक घन्टा भेट प्रबन्धबारे कुरा गर्दा निलाका आँखा अन्तै थिए के भयो मेरो कुरा किन नसुने कि सुन्दैछु त सुन्दै सुन्नुहुन्न होइन सुन्दैछु क्या त्यसो भए अन्तै किन हेरिरहनु भएको यही त तिम्रो गल्ती ध्यानपूर्वक सुन्दा म बोल्नेको अनुहार हेर्ने गर्दिनँ हेऱ्यो भने एकाग्रता भङ्ग हुन्छ कता हेर्दै हुनुहुन्छ त उसो भए भित्ता टेबल कुर्सी अनि एकाग्रता भङ्ग नगर्ने कुराहरूतिर मैले भर्खर के भने भन्नुहोस् त निकोललाई डाक्टर कहाँ लैजाने बारे भने कि निकोल बिरामी थिएर निकोललाई लैजाने होइन पिपीलाई पिपी को हो निकलेको बिरालो ड्यानियलले भने पिपीले सुसु गर्न छोडेको छ त्यसो भए निकोललाई डाक्टर कहाँ किन जानु परेको छ निकोल साह्रै दिक्क भएकी छ मनोरोग विज्ञान कहाँ जान लागे कि निलालाई उदेक लाग्यो हाँसो उठ्यो तर हाँसिनन् लात्ती भकुरी गर्न जानेदेखि नै निलाले कुकुर बिरालालाई लात्ती हान्ने गरेकी थिइन् बिरालाहरू भान्सा कोठामा आएर खानेकुरा राखेको भाँडो खोजेर त्यसभित्र जिब्रो घुसार्ने गर्थे भान्सामा चोर्नु रुटिन कार्य जस्तो भइरहेको थियो त्यसैले बिरालो देख्यो कि लात्ती ठोक्ने बानी उनमा बसेको थियो कुनै रोगाएर रौँ झरेको भुसिया कुकुर लुकीछिपी घरभित्र छिर्यो भने लात्ती भकुरी गरेर धपाउनु पर्थ्यो कुकुर र बिरालाका सबै प्रेमीहरूको यस भूमिका निलाले आफ्नो चिलाएका गोडालाई धिक्कारिन् अनि उदारभावी बनाउन खोजिन् निलाका आँखाका पछि लागेका ड्यानियलका आँखा घुङ्ग्रेको कपाल भएको एउटा युवकमाथि गएर अडे आँखा गाडेर कसलाई हेर्नुभएको निलाले त्यस युवकको अनुहार देखेर भन्दै आफ्नो कमजोरी स्वीकार गरिन् धेरै ड्यानियलले गर्जेर भने पुरानो जिन्दगीतिर फर्कन चाहनुभएको लोग्ने मान्छेसितको जिन्दगी कस्तो हुँदो रहेछ भने थाहा पाइसक्नु भयो कुनै पाठ सिक्नु भयो त्यसबाट सबै लोग्ने मान्छे किसन हुँदैनन् निलाले उत्तर दिए किसन नभए पनि सुशान्त हुन्छन् नि सबै उस्तै हुन् पाएसम्म नारीहरूको शोषण गर्छन् सबै पुरुष उस्तै हुँदैनन् ड्यानियल कसै कसैले माया गर्न जानेको हुन्छन् माया ड्यानियल आफ्नो एक्स एक्सप्रेसोमा चिनी हल्लाउँदै भने यो त माकुराको जाल हो लोग्ने मान्छेहरूको स्वास्नी मान्छेहरूलाई फसाउने जाल हो नारीहरू पुरुष बिना बाँच्न सकिँदैन भन्ने ठान्छन् यो उनीहरूको भ्रम हो मलाई हेर्नुहोस् मलाई लोग्ने मान्छे नै चाहिँदैन ड्यानियल लोभी मान्छे नभए पनि हुन्थ्यो तर यदि सबैजना समलिङ्गी भयो भने मनुष्य जति कसरी चल्दै जाला भनी सोध्न मन लाग्यो निदालाई उनले पशु जगतको दृष्टान्त प्रस्तुत गरिन् प्रायः सबै जन्तुहरू विपरीत लिङ्गीप्रति आकृष्ट हुन्छन् जोडी खेल्छन् यसैको परिणामस्वरूप जाति प्रजातिहरूका वंश चल्दै जान्छ अन्यथा संसारै खत्तम हुन्छ हमेसाको लागि ड्यानियलले भने यो त लोग्ने मान्छेहरूले रचेका नियम हुन्छ त्यसो भए त्यसो भएको भए म कहिले सन्तान जन्माउन नसक्ने हुन्थेँ निलाले भने कफीको चुस्की दिन लागेकी ड्यानियलले एकपटक अडेर भने अब फेरि कति केटाकेटीका जरुरत पर्छ यस संसारमा पुग्नु जति पुगिसके फेरि पितृसत्ता र असन्तुलनको यस संसारमा बढी सन्तान जन्माउनुको के अर्थ एक दिन असन्तुलन हराउनेछ हामी सबै समान हुनेछौँ यति भनेर निलाले आफ्नो दृष्टि सपनामा सरह पर पर कता कता पुर्याइन् ड्यानियलले भने त्यसो भए स्वास्नी मान्छेहरूले यौन क्रियाका लागि लोग्ने मान्छे चाहिँदैन भनेका दिन लोग्ने मान्छेहरूको अन्तिम पराजयको दिन हुनेछ त्यसअघि होइन निलाले चिसो चियाको एक चुस्की लिए यस नगरमा मानिसहरू एक कप चिया अथवा कफी अगाडि राखेर गफ गर्दै घन्टौँ बिताउँछन् क्याफेदेखि बाहिर भयो भने कति न व्यस्त भएका जस्ता गरी यता र उति भौतारिरहेका हुन्छन् मुखभरि थोकको फिज लिएर निलाका अनुभवमा कलकत्ताका मान्छे साँचो अर्थमा यहाँका मान्छेभन्दा धेरै व्यस्त भएर पनि व्यस्तताका कुरा गर्दैनथे यहाँ पुरै सप्ताहन्त मान्छेहरू आलस्य मानेर अखबार पढेर र निधारको पसिना पुसेर समय व्यतीत गर्दथे उनीहरू परिश्रम भन्ने कुरा जान्दै जान्दैनथे यहाँका मानिसहरूले कलकत्ताका रिक्सावाल वा कुल्लीहरू देखाउन् त त्यहाँ परिश्रमको परिभाषा बेग्लै हुन्थ्यो निलाका दृष्टिमा श्रमको अर्थ बिहानदेखि बेलुकासम्म बालुवाका गरौँ बोरा उठाएर टाउकामाथि बोकी दुई माइल हिँडेर स्थल पुर्याउनु थियो एक दिन ज्ञानीले भनेकी थिए मैले धेरै कडा परिश्रम गरेकी छु दुईवटा किताब पढेँ तिनको समीक्षा लेखेँ बडा कामको कुरा गर न त्यही त कडा काम हो निलाले आश्चर्य मान्दै भनिन् त्यसैलाई तिमीले कडा काम भने कि हो त कति रमाइलो काम किन्तु मलाई रमाइलोको लागि पढ्न मन लाग्दैन कति पाना लेख्यौ दुई पाना मैले पनि त्यस्तै काम पाउन सकेँ निलाले मनमा नै भनिन् उनी ड्यानियलप्रति आकर्षित पनि थिइन् विकर्षित पनि ड्यानियलका कुरामा तर्क हुन्थ्यो पनि हुँदैन थियो पनि निला रुचि र अरुचिका बीच आन्दोलित भइन् ड्यानियलले जे कुरा गरे पनि निलाका नजर राम्रा गठिला मान्छेहरूबाट मनमा यस्तै हट्ने छाट गर्दैनथे उनका मनमा यस्तै कसैले आफूलाई मायाको चाहना व्यक्त गरोस् चुम्बन गरोस् अनि हर्षोल्लासपूर्वक आफूसित सहवास गरोस् भन्ने थियो तर निलाको इच्छा यथार्थमा परिणत हुन पाएन कुनै राम्रो लोग्ने मान्छेले उनलाई एकपटक बाहेक दुईपटक हेरेन कलकत्ता छँदा टाउको फर्काउँदैमा फुर्सद हुँदैन थियो यहाँ बिना काम त्यत्तिकै हल्लिनेहरूले समेत उनी नजिकबाट जाँदा सुसिलेर जिस्काउने वास्ता समेत गरेनन् मानौ उनी मान्छे नभएर उनीहरूले छिछि दुर दूर गर्ने मांस खण्ड थिइन् घरमा उनी सौन्दर्यशालिनी थिइन् तर यहाँ उनको सौन्दर्यको मूल्यै थिएन ड्यानियल चाहिँ मूल्यवान मान्दथे ड्यानियलको जिउ रोडिनको मूर्तिकला जत्तिकै सुन्दर थियो परन्तु उसका अनुहारमा लालित्य थिएन स्वर पनि मिठो थिएन निराले ड्यानियलको वरिपरि स्वप्न जाल बुन्न सकेनन् थाहा थियो त्यो कुरा उनलाई थाहा थिएन कफी सकेर ड्यानियलले भने पैसा तिराउन निला यो मौकामा उनले आफ्नो मनको कुरा भनिन् साथै ड्यानियलसित अलिकति पैसा झापट मागे कति पाँच छ हजार फ्राङ्क जति भनौँ न बुद्धि हराएको कसो तपाईँको त्यति धेरै पैसा लिएर के गर्ने विचार छ कलकत्ता जानु पर्यो किन आमालाई आराम छैन हो त्यो सुनिले तपाईँका टाउकाभित्र नचाहिँदो कुरो गरिदिएछ जानुहोस् कलकत्ता जानुहोस् त्यहाँ तपाईँलाई कसरी फसाउँदो रहेछन् देख्नुहोला अब ड्यानियललाई साँच्चै झोक चल्यो आमालाई ठिक छैन र भेट्न जान लागे कि कुरो यति हो अरू केही जान्दिनँ गएर आफै उपचार गर्ने तपाईँका देशमा डाक्टर अस्पताल छैनन् र छन् तथापि गएर उहाँलाई भेट्न मन लाग्यो अहिले जानुमा कुनै अर्थ छैन उहाँको दाह संस्कारमा गए हुन्छ उसले उत्तर दिए दाह संस्कारको कुरो हो र सेवा सुश्रुवाको कुरो पो त सेवा टलका निम्ति नर्सहरू छैनन् घरमा थुप्रै नोकर चाकर छन् भन्नुहुन्थ्यो त छन् सबै छन् तै पनि म जान्छु जानुहोस् तर मसित पैसा छैन कसैबाट सापटी दिलाउन सकौरी कसैले पनि यति धेरै सापटी दिँदैनन् निलाको शिर निरपताको काखभित्र डुब्यो उनको चिया सकेको धेरै बेर भइसकेको थियो अहिले गएर फर्किएपछि दाह संस्कारलाई फेरि जानुहुन्छ आफ्नो खस्रो आवाजलाई मुटु गराई ड्यानियलले सोधे निलाका दाँत कटकट आए बङ्गारा ठाउँमा बसेपछि उनले भनिन् दाह संस्कारको कुरा नदोहोऱ्याउ ड्यानियल मेरी आमा बित्ने नै गरी थलिनु भएको छैन त्यसो भए किन जान खोज्नुभएको त आफ्नै आमा भएकोले ड्यानियलले अनुहार बिगारेर बिचमै हस्तक्षेप गर्दै भने मेरी आमा मेरा बुबा मेरा दाजु नचाहिँदा कुरा निलाले यस कुराको वास्ता राखिनन् भनिन् यो साधारण रुखाको खोकी भन्दा ज्यादै कडा कुरो अर्कै कुरो मेरो हृदयले यसो भन्छ यहाँनिरले कफीको पैसा टेबलमा फ्याँकिदिएर कुर्सी घ्यारेर पछाडि सारे निलातिर औँला उठाएर दायाँ हातले बायाँ कोइनाम हिर्काए रिसले चुर भएर ड्यानियल चिच्याउँदै ठुल्ठुला पाइला चाल्दै क्याफेबाट निस्की परिवार परिवार भन्दै कलकत्ताका लागि प्रस्थान गर्नु अघि निला दुई ठाउँमा गइन् सान्दानीमा र मनोचिकित्सक रिता सिक्सले व्यासलिक द सन्दाजीको बगैँचामा उनको अन्तर्वार्ता लिन चाहिन् सर सेन्टोसको घर त्यही बगैँचामा पर्थ्यो थोरै गोराहरू बस्ने गरेको सन्दानी अहिले भिड लाग्ने उपनगर बनिसकेको थियो यहाँ धेरैजसो काला र बदामी वर्णका मान्छेहरू अशिक्षित र बेरोजगारहरू बस्थे अपराध दर उच्च थियो निलाले उज्याला देखिने गरी रङपोतेका घरहरूतिर हेरिन् उनका मनमा यहाँका मानिसले गरिबीको परिभाषा कुन प्रकार गर्दा होलान् जस्तो लाग्यो घरहरूका अगाडि कारहरू उभिरहेको देखेर उनले सोधिन् यी कसका हुन् यी गरिबहरूका हुन् किनभने उनीहरू नयाँ मोडेलका महँगा कारहरू किन्ने सामर्थ्य राख्दैनन् निलाका आँखाले कलकत्ताका फोहोर गलीहरू देखेका थिए र ती आँखालाई अन्य कुनै प्रकारका गरिबी सो बराबरको हुँदैन थियो उनले लाखौँ शरणार्थी देखेकी थिइन् घर नभएका बोका अर्धनङ्गा औषधि उपचारको आश नभएका किन्तु पूर्ण भोजन गरेर त्यस घरबाट भर्खरै निस्केको कारभित्र छिरेको र सङ्गीतको तालमा टाउको हल्लाउँदै कार हाँकेर गएको त्यो मान्छे गरिब थिएन रिताले बटन दबाइन् अनि ढोकाको तालचा खोलेर गाडी हाँक्दै ठुलो बगैँचाभित्र प्रवेश गरिन् बगैँचा भन्दा पनि मैदान जस्तो देखिन्थ्यो चारैतिर समाधि शिलाहरू छरिएका थिए आन ल ओर शिलाहरूमध्ये एउटा माथि बसिन् कफी पिउँदै आनका छोराहरू राफेल र बेन्जमिन वरिपरि खेल्दै थिए चुम्बनको फन्को घुम्यो ट्यानेलले घरमाथिबाट भ्यासेलिकको फेदबाट दुष्टपात गर्दै प्रसन्नता व्यक्त गरे त्यो जस्तो घर पाउनु सौभाग्यको कुरा थियो कुरा के हो भने सर्ज भ्यासेलिकको विसप नभएको भए त्यो घर उनीहरूले पाउने थिएनन् रितासँग अरू दुईजना लोग्ने मान्छे आएका थिए एउटाको हातमा क्यामेरा थियो अर्काको हातमा माइक्रोफोन निलालाई डर लाग्यो उनले अघि कहिल्यै क्यामेराको सामना गरेकी थिइनन् रिताले के के मात्र सोध्ने उनकुन्ने हत्केला पसिनाले तर भए नाकका डाँडीमाथि पनि पसिनाका थोपा प्रकट भए रिताले भने नाकमाथि पाउडर दल्नुहुन्छ कि निलाले हत्केलाका पछाडिका भागले नाक पुछिन् अनि भनिन् भइगयो ठिक छ मैले आफूसित कुनै पाउडर ल्याएकी छैन मनमनै असजिलो लागेर रिताको मुखमण्डल रातो भयो मुख निलाको कान नजिकै पुऱ्याएर बरबराए नाकमाथि पाउडर लगाउनु भनेको अर्थ नाकमाथि पाउडर लगाउनु नै होइन यसको मतलब हो शौचालय जानु सुसु गर्नु अथवा मल त्याग गर्नु उसो भए उहाँले त्यसरी नै किन नसोध्नु भएको त अह त्यसरी सोध्नु हुँदैन लाजको कुरा हुन्छ लाजको कुरो यस समाजमा कुन कुन कुरामा लाज व्यक्त हुने हो निलाले कहिल्यै बुझ्न सकेनन् गर्मीको याम आइपुगेकै थिएन तथापि केटीहरू अर्धनग्न भएर यताउति हिँड्दथे लुगा लगाउनु एक समस्या थियो मोहे मारे नजरिया सवरिया उनी क्यामेराको सम्मुख आउनुभन्दा अगावै क्यामेरा चलाउने मान्छेले भन्यो उहाँले मुखमा पाउडर दल्नु भए हुन्थ्यो यसपटक खास पाउडरकै कुरो भएको हो आन र ओरले मुखमा पाउडर लगाइदिन उनलाई भित्र लगिन् पूर्णतया व्यवस्थित घर देखेर निलाले भनिन् तपाईँको बिहे भएको धेरै भयो हो हाम्रो त बिहे नै भएको छैन त्यसो भए सर्ज तपाईँको को त उनी मेरा प्रेमी हुन् सँगै बस्नुहुन्छ अवश्य छ वर्षदेखि हामी सँगै छौँ निलाले ऐना हेरिन् र मुखमा पाउडर घसिन् आज उनले रिताको अनुरोधमा साडी र टिका लगाएकी थिइन् ती लगाउँदा पनि उनी पूर्ण बङ्गाली देखिन् मनै मन निला झट्ट कलकत्ता पुगेर फर्किन् चौरमा दुईटा कुर्सी राखिए रिताले निलाको अनुहार र पृष्ठभूमिमा रहेको ब्यासिलिक्स लेन्सबाट हेर्दा सफासित देखिन्छन् कि देखिँदैनन् भनी जाँच गरिन् ब्यासिलिक फ्रान्सको त्यो प्रसिद्ध स्थान हो जहाँ सबै सम्राटहरू समाधिस्थ गरिन्थे अब उनीहरू आमुन्य सामुन्य बसे अनि प्रश्न सुरु भए भन्नुहोस् निला तपाईँको निधारको ट्याटु गरेको प्रतीक तपाईँ विवाहित हुनुहुन्छ भन्ने सङ्केत हो कि कसो अह होइन रिता हडबडाइन् तर ओठमा बनावटी मुस्कान उमारेर निलाको होइन भन्ने कुराको व्याख्याको प्रतीक्षामा बसिन् यो विवाहको चिन्ह होइन धेरै महिलाहरू राम्रा देखिनका लागि बिहेभन्दा अघि पनि टिका लगाउँछन् यो तपाईँको निधारमा स्थायी चिन्ह होइन र निला हाँसिन् अनि त्यो नरम टिका उप्काइन् हेर्नुहोस् यी उप्कियो अर्को लाग्यो अब कट रितालाई निलाले टिका झिकेको मन परेन निलाको निधारमा स्थायी रूपको रातो विवाह चिन्ह ट्याटु भएको भए उनलाई अझ खुसी लाग्थ्यो उनले काखमा रहेका लिखित प्रश्नहरूको पातामा एक नजर लगाइन् अनि निलालाई अर्को प्रश्न गरिन् तपाईँ भारतबाट आउनुभयो धेरै टाढादेखि यहाँ पेरिसमा आफ्ना श्रीमानसित बस्न होइन त हो उनले उत्तर दिए तपाईँले आफ्ना श्रीमानलाई छाड्नुभयो भने मैले सुनेको छु किन होला भनिदिनुहुन्छ कि किनभने उहाँसित मेरो कुरो मिल्दैन परन्तु किन हो हामी दुवै फरक फरक किसिमका मान्छे परेछौँ तर तपाईँका श्रीमान पनि भारतीय नै हुनुहुन्छ किन फरक भन्नुभएको हाम्रो सोचाइ एकै प्रकारको छैन तपाईँका श्रीमान तपाईँलाई यातना दिने गर्नुहुन्छ भन्ने सुनेको छु भन्नुहोस् न के के गर्नुहुन्थ्यो उहाँले यातना भन्न मिल्ने खास केही गर्नुभएको छैन श्रीमानले तपाईँलाई ठटाउनुहुन्थ्यो कोर्रा लाठी वा कम्मरपेटी केले श्रीमानले मेरो जिउमा कहिले हातसम्म हाल्नु भएन फेरि कट रिताले हात उठाएर क्यामेरा बन्द गरी ऊ निलाको नजिकै आई उनका अगाडि घुँडा ठेकेर भने सायद तपाईँले मेरो प्रश्न बुझ्नु भएन निला रिताले हात उठाएर क्यामेरा बन्द गरे निला अप्ठ्यारोमा परिन् रिताले उनको मनभित्रको असजिलो देखि पनि अनि पानी चाहियो भने कराइन् आन लवरले दगुरेर गई एक गिलास पानी ल्याइदिए निलालाई तिर्खा लागेको थिएन तर पनि उनलाई पिउनै पर्यो पिएर बाँकी रहेको आधा गिलास पानी पसेको लागि आफ्ना नजिकै राखी छोडिन् क्यामेरा निलापट्टि फर्काइयो रिताले फेरि सुरु गरे यहाँ तपाईँ आफू जस्तै लोग्ने छोडेका अरू भारतीय महिलाहरूसित सम्पर्कमा आउनुभएको होला उनीहरूका लोग्नेले उनीहरूसित कस्ता कस्ता यातना दिए निलाले निश्चलतापूर्वक जवाफ दिइन् त्यस्तो मलाई कोही थाहा भएन कट यसपटक रिता ड्यानियलका छेउमा गइन् समाधि शिलामाथि बसेर ड्यानियलसित धेरै बेर परामर्श गरिन् त्यसपछि उनी मुखमण्डलमा मुस्कान झर्दै फर्किन् भनिन् सारीमा तपाईँ साह्रै चिटिको परेकी देखिनुहुन्छ मैले तपाईँलाई अक्सर पाश्चात्य पहिरनमा देखेकी छु तर मलाई लाग्छ सारी नै तपाईँलाई सबैभन्दा बढी सुहाउँछ रिताको अर्को प्रश्न तपाईँको देशमा सती प्रथा छ भन्ने सुनेकी छु श्रीमानको देहावसान हुँदा तपाईँले उहाँको जल्दो चितामा जिउँदै जल्नुपर्छ अरे हो त्यो त उहिलेको चलन हो गएको शताब्दीमै प्रतिबन्धित भइसक्यो हिन्दुस्तानमा केटीहरूको भङ्कुर छेड्ने चलन छ त कति प्रतिशत केटीहरूका भङ्कुर छेडिए होलान् त्यो भारतीय चलन होइन आफ्नो वैवाहिक जीवनका विषयमा अगाडि भन्नुहोस् घरका सबै काम गर्नु पर्थ्यो ठिक हो उनले उत्तर दिइन् हो के के गर्नुहुन्थ्यो खाना पकाउने सरसफाइ गर्ने लुगा धुने र भाँडाहरू माझ्ने घरका कुन कुन काम श्रीमानले गर्नुहुन्थ्यो उस्तो थिएन श्रीमानले कहिले खाना पकाउनु भयो अह पकाउनु भएन घरको सरसफाइ गर्नुभयो अह गर्नु भएन कामबाट फर्केपछि के के गर्नुहुन्थ्यो टिभी हेर्ने पिउने रिताले टाउको तलमाथि हल्लाएर फेरि सोधी अरू के के गर्नुहुन्थ्यो अरू केही केही खानुहुन्थ्यो अनि सुत्नुहुन्थ्यो दुवैजना मिलेर घरको आम्दानी जुटाउनुहुन्थ्यो हो होइन म आम्दानी गर्दिनँ बिल जति श्रीमानले चुक्ता गर्नुहुन्थ्यो तर श्रीमान तपाईँले काम गर्नुभएको हेर्न चाहनुहुन्थ्यो कसो अह चाहनुहुन्न थियो त्यसो भए उहाँले तपाईँलाई तालचा मारेर घरभित्रै राख्नुहुन्थ्यो होइन उहाँमा बाहिर गएको चाहनुहुन्न थियो किन्तु मलाई घरभित्र राख्ने पक्षमा पनि हुनुहुन्न थियो घरको एक सेट साँचो मसित पनि हुन्थ्यो तपाईँको गहना गुरिया श्रीमानले आफूसितै राख्नुभएको छ ठिक हो अह राख्नु भएको छैन मैले नै सबै बिर्सेर घरमै छोडेछु श्रीमानले तपाईँलाई पर्दा कायम राखेर टाउको छोपी हिँड्न दबाब दिनु भएन अह दिनु भएन यस्तो प्रथा कट्टर मुस्लिम परिवारमा मात्र पाइन्छ हिन्दू गृहस्थीमा पाइँदैन श्रीमानले तपाईँलाई माछा मासु खान दिनुहुन्न थियो उहाँको आफ्नै इच्छाअनुसार खान कर लगाउनुहुन्थ्यो यो कुरा सत्य हो उहाँ शाकाहारी हुनुहुन्थ्यो घरमा मासु हुन दिनु हुँदै हुँदैन भनेको नमान्दा उहाँले के गर्नुहुन्थ्यो पिट्नुहुन्थ्यो अह उहाँले मलाई कहिल्यै पिट्नु भएको छैन तपाईँसित दुर्व्यवहार गर्नुहुन्थ्यो अह तपाईँ के गर्नुहुन्थ्यो आफै विचलित हुनुहुन्थ्यो कट सान्दानीबाट हिँडेपछि ड्यानियलले भने किसनप्रति तपाईँको थुप्रो सहानुभूति रहेछ निलाले भनिन् म के भनौँ उहाँप्रति मेरो सहानुभूति थिएन भनी प्रमाणित गर्ने कुरा नै के छ र ज्ञानेलले कुम हल्लाउँदै भने भइगो छोड्नुहोस् यो वृत्तचित्र के विषयमा हो नारीहरू र उनीहरूमाथि गरिने शोषणका विषयमा निलासित अरू प्रश्न थिए कुन कस्ता नारीहरू जुनसकै नारी फ्रान्सेली नारीहरू पनि मैले भनिसकेँ नि विदेशी नारीहरू भनेर विदेशी जर्मन स्विस बेल्जियम यिनीहरू फ्रान्समा बस्न आउँदैनन् वृत्तचित्र यहाँ फ्रान्समा बस्न आउनेहरूका विषयमा मात्र भन्ने भयो त्यसो भए Rwanda Mali Somalia Bharat Pakistan Iran र अफगानिस्तानबाट आएका नारीहरूको होला हो डेनियल निकै बेर नबोली बसी मेट्रो भिडले असह्य रूपबाट खचाखच थियो भिडका बीच धक्काधक्की गर्दै जाँदा न्यानीले भने तपाईँलाई भङ्कुरको टुक्रो काटेर झिक्ने चलनका बारे थाहा छैन यो चलन जतासुकै पाइन्छ यहाँ फ्रान्समै पनि यो नृशंस काम संस्कारका नाउँमा गरिन्छ तपाईँ यसको समर्थनमा हुनुहुन्छ जस्तो देखिन्छ यिनीहरूले जोसिएर भनिन् मलाई समर्थन गर्नको के खाँचो तर मैले सत्य कुरा गरेँ कि यो चलन हिन्दुस्तानमा पाइँदैन कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन तस्लिमा नसरिनको उपन्यास फ्रान्सेली प्रेमीको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला कुरा प्रश्न विचार उज्यालो नाइन्टी नेटवर्क श्रुति सम्वेकमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेची ट्युन्स र बिरता एफएम विराटनगरको रेडियो पूर्वेली आवाज धरानको विजयपुर एफएम रेडियो तेह्रथुम भोजपुरको रेडियो चोमलुङमा एफएम सिन्धुलीको रेडियो सहारा रेडियो बर्दिवास खोटाङको हलेसी एफएम सर्लाहीको रेडियो एकता मुक्तेश्वर एफएम र ढुकढुकी एफएम रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल दोलखा जिरीको रेडियो हिमाली नुवाकोटको रेडियो त्रिशुली र रेडियो जालपा काभ्रे धुलीखेलको रेडियो सेफर्ड मकवानपुरको हेटौँडा एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ त्यसै गरी फलेवासको रेडियो पर्वत रुकुमको रेडियो सिस्नी पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर पोखराको रेडियो तरङ्ग दमौलीको radio Bhanubhakta radio Dhorbarahi radio Bandipur र स्मार्ट एफएम गोर्खाको गोरखकाली एफएम बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम बुटवलको रेडियो रिपब्लिक गुल्मीको रेडियो रेसुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज रेडियो कोवलपुर सल्यानको रेडियो राप्ती जाजरकोटको रेडियो हाम्रो पाइला दैलेखको ध्रुवतारा एफएम कैलाली टिकापुर र गोलेरियाको फुलबारी एफएम कैलाली एफएम दाङको रेडियो प्रकृति एफएम सुर्खेतको बुलबुले एफएम बैतडीको रेडियो सन्सेर दार्चुलाको नयाँ नेपाल एफएम हुम्लाको रेडियो कैलाश जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेकमा हामी तस्लिमा नसरिनको उपन्यास फ्रान्सेली प्रेमीको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौ निराले भनिन् उहाँले सोध्नुभएका प्रश्नको मैले उत्तर गरेकी सम हो साँच्चै भन्यो भने रिता तपाईँसित कन्तर्वार्ताबाट त्यति प्रसन्न हुनुहुन्न निलाले पाँच सय फ्रेङ्क आफूले कहिले पाइएला अथवा पाउन त पाइएला भन्ने प्रश्न गर्न खोजिन् तर उनले यस विषयमा केही नभन्नु नै उपयुक्त ठानिन् कहिलेकाहीँ यसो गर्नु पनि राम्रो हुन्थ्यो तपाईँ किन यसरी चुप बस्नुभएको ड्यानियलका उद्विग्न कैला आँखा निलाका आँखामा अडे म के भनौँ तिमीले केही सुधेकी भए पो तपाईँको अन्तर्वार्ता सकियो अब शान्त हुनुहोस् स्वाभाविक भन्नुहोस् निला हाँसिन् हाँस्नका लागि जस्तै गरी उनले ड्यानियलले किन हाँस्नुभयो भने सोधे त्यतिकै भनेर जवाफ दिने निर्णय गरिन् ड्यानियलले पागल नारीहरू मात्र त्यत्तिकै हाँस्छन् भनी भने निलाले म सन्की छु भन्ने भयो ब्यासिलिकबाट उनीहरू कङ्कड पुगे त्यहाँबाट उनी लाइन नम्बर एक लिएर चार्ल्स द गल इतवाल जानु थियो तर मेट्रो त्यस दिशामा कुद्नेवाला थिएन न कङ्कडबाट कुद्दै थियो न इतवालबाट ड्यानियल र निला माथि सतहमा आए उनीहरूलाई बस समात्नुपर्ने भयो उनीहरू कङ्कड बस बिसनीमा पर्खेर बसे बसहरू आउँदै थिए परन्तु रोकिँदैन थिए किनभने बसभित्र बस्ने ठाउँ नै थिएन बस बिसोनीमा बसेका केही मानिसले बसहरू नरोकिनेको कारण मेट्रो नचल्नु हो भने ड्यानियल बुढियाउलाई ठड्याएर ट्याक्सी बोलाउने कोसिस गर्दै थिइन् तर कुनै ट्याक्सी आएर अगाडि रोकिएन निलालाई आफू फर्केर हिन्दुस्तान पुगेको अनुभव भयो बस वा रेलगाडी विलम्बित भएको देखेर किसिमले उनलाई उन्मुक्तिको अनुभूति भयो ट्याक्सीहरू समेत समयबद्ध हुने ठाउँमा निलाले सास फेर्न पनि गाह्रो परेको महसुस गरिन् तर यस अव्यवस्थाले उनको श्वास प्रश्वास प्रणालीलाई स्वतन्त्र गराइदियो केही बेरमै पुलिस आइपुग्यो र कङ्कड मेट्रो स्टेसनलाई हेऱ्यो ड्यानियलले तिनीहरूमध्ये एउटालाई सोधिन् के भएको हो त्यति ठुलो कुरा होइन दुईटा आत्महत्या कारण उही साविकै बसन्त ऋतु निलाको बङ्गारा तल झऱ्यो ड्यानियलको कुराहरूको एक थुप्रो उनको खुला मुखमा हालिदिए बसन्त ऋतु आत्महत्याहरूको याम थियो दुई जवान रेलमार्गमा हाम फालेर मर्न खोजेका थिए मरे प्रत्येक बसन्तमा यस्तो हुने गर्थ्यो मानिसहरू रेलमार्ग मुनि ज्यान फाल्थे निलाले जिज्ञासा राखिन् बसन्तको याममा मान्छेहरूलाई किन मर्न मन लाग्छ जहाँसम्म उसलाई थाहा थियो पश्चिममा बसन्त आउँदा खुसी मान्थे ड्यानियलले भने जो एक्ला छन् जसका जीवनसाथी छैनन् तिनीहरू यो याममा आत्मघात गर्छन् वसन्त ऋतुमा एकाङ्कीपनले सताउँछ किनकि यस ऋतुमा यहाँ ग्रीष्म ऋतुको आभास हुन्छ ग्रीष्म ऋतु आनन्दको बेला मायाको बेला जीवनको प्रमोद लिने बेला ग्रीष्मभरि प्रेमी प्रेमिकाहरू हातेमालो गरेर हिँड्छन् रमाइलो गर्छन् जोडी नभएकाहरू यति धेरै सुखी जोडीहरू देखेर आफू बढी एकाङ्की भएको अनुभव गर्छन् वसन्त ऋतुमा यस पीडाले उनीहरूलाई आत्महत्या गर्न उत्प्रेरित गर्छ ग्रीष्म लाग्नु अगावै निलाले कुरा बुझिनन् वास्तवमा तपाईँ बुझ्नुहुन्न अर्काको दुःख तपाईँलाई के थाहा ड्यानियलको फतफतले निलालाई प्रभावित पारेन एकेडोरतिर जाँदै गर्दा उनी विचार विमोड भएन उनका मनमा रेलमार्गमा लम्पसार भएका ती दुई तन्नेरी छान्न बिहान भएका तिनका गिदी र धुलो पिठो भएका तिनको हाडको सम्झना आयो प्रेमी नहुनाले र अर्को महिना जीवनको आनन्द लुट्ने आश नभएर आत्महत्या गरे उनीहरूले निलाका मनमा आफूले पनि त्यस्तै गर्ने हो कि जस्तो लाग्यो तर नगर्ने भएन प्रेमी मात्र जिन्दगीको आनन्द होइन अरू कति थिए कति झर्न लागेका पातहरूको आवाज सुन्न एकछिन यसो देखा परेको बादलसित तैरिँदै जानु साँझभरिको समय लगाएर श्लोकै श्लोकको पुस्तक पढेर सिद्ध्याउनु अनि अरू के के के के निला अर्काका मन बुझ्न उनीहरूको इच्छा आवश्यकताको कदर गर्न सिक्नुहोस् एकेडोरको क्लिनिकमा बिरामीको भिड देखेर निला हडबडाइन् के के भएर दुःख पाएका हुन् कुनी कोही जर्नल पढ्दै कोही आफ्नो छेउमा बसेकाहरूसित खासखुस गर्दै कोही उङ्दै थिए निकोला आफ्नो बिरालोले सुसु नगरेको पीडाबाट मुक्ति पाउन यहीँ आएकी थिए ड्यानियल चाहिँ निला कलकत्ता जान मन जान लाग्नाले मनमा प्रकट भएको दुःखबाट मुक्तिका निम्ति आएकी हो निराला लाग्यो उँगेर बस्ने मान्छे केही रात सुतेको थिएन होला र खासखुस गर्ने मान्छे सामान्यतः ज्यादै ठुलो स्वरले बोल्ने गरेर होला अनि झ्यालबाट हेरिरहेकी त्यो सोह्र वर्ष केटीको पक्कै उसको प्रेमीसित खटपट पऱ्यो होला त्यसैले ती सबै यहाँ आएका प्रथम विश्वका मानिसहरूले मनलाई ठिक ठाउँबाट कति पनि झार्न सक्दैनथे शत प्रतिशत ठिक हुनुपर्ने थियो शरीर अलिकति कमजोर होला तर मन सुस्वास्थ्यको पराकाष्ठमा हुनुपर्ने क्लिनिकमा ड्यानियललाई करिब दुई घन्टा लाग्यो उपिएको क्याथोलिक कन्फेक्सन बाकसबाट ओर्ले चाहिँ लर्खराउँदै निस्कियो ढोकातिर लागि निलातिर नहेरिकनै उसको ध्यान आफूतिर आकृष्ट गरेर निला भिडलाई चिर्दै हिँड्नु पर्यो निलाका पाखुरीबाट आफूलाई पन्छाउँदै ड्यानियलले भने मलाई एक्लै छोडिदिनुहोस् निलाले उसलाई एक्लै छोडिनन् साथी बिसन्चो भएको बेला उसलाई एक्लै छोड्ने बानी उनमा थिएन उनी बिसन्चो भएको बेला मोलिना उनको पिठ्यौँसम्म सुमाइदिने आँसु पुछिदिने गर्थिन् अर्थात् मायाले दुःखको हेरविचार गर्थ्यो यसमा निलालाई कमी देख्नु परेको थिएन निलाले ड्यानियलका चिउँडो उठाए उसको अनुहार आफूतिर फर्काएर भनिन् डाक्टर कहाँ किन जानु परेको म तिम्रो व्यथाको कारण हो भने मसित बोल मनको कुरा भन तिमी मलाई माया गर्छौ गर्छौ नि बोल न ड्यानियलले च्याठिएर भने एक्लै छोडिदिनुहोस् भनेको होइन मैले तपाईँलाई तिमी अस्वस्थ भएकी छौ एक्लै भयो भने झन् नराम्रो हुन्छ डाक्टर कहाँ जानु अगाडि त्यस्तो केही भएको थिएन तिमीलाई निलाले ड्यानियललाई पुनः अँगालोमा च्यापिन् उनका आलिङ्गनबाट फुत्केर ड्यानियल अलि पर बेन्चमा गएर बसी उसका छेउमा बसेर निलाले हलुकासित उसका कुममा हात राखेन अनि भनिन् यो सहर यति मनोहर छ चित्त परेको छ खान बस्न लाउनको दुःख छैन जीवन सुरक्षित छ तैपनि मानिसहरू मनोचिकित्सक कहाँ किन जाने गर्छन् ड्यानियलका आँखा आँसुले टम्म भए निलाले पुस्न खोज्दा उसको टाउको र आँसु छुन दिइन खाना लाउन पाउँदैमा मात्र कहाँ हुन्छ तपाईँ यहाँको संसारलाई आफ्नो तेस्रो विश्वका दृष्टिले पारख गर्न खोज्नुहुन्छ हृदय भन्ने कुरा पनि हुन्छ यसबारे तपाईँलाई केही थाहा छैन निराले भनिन् तेस्रो विश्वमा मुटु भन्ने कुरो हुन्छ ड्यानियल त्यो मुटु ढुङ्गाले बनेको हुँदैन तिम्रो मनभित्र दुःख छ मेरो मनभित्र पनि छ तर म कहिले डाक्टर कहाँ जान्न दुःखसित यसरी किन डराए कि हाम्रा मानिसहरू त मनको दुःखको निवारणका निम्ति डाक्टर भेट्न गएको कुरो कहिले सुनेकी छैन निला धेरै बेर बोलेर बसे ड्यानियलले आफ्नो आँसु लुकाउन खोजे हिँड च्याम्प्स एलसीतिर घुम्न जाऊ दुःख हराउँछ तर ड्यानियल कतै पनि जान छैन घर जान मन गरी एक्लै निलाले उसको हात तानेर भनिन् सिनेमा जाने नाइ क्याफे जाने नाइ सेन डुल्न जाने त नाइ थिएटर नाइ गिनेर खानलाई जान्छु नाइ सत्यानाश होस् तिम्रो र तिम्रो विषाद रोगको कलकत्ता निलाले छोड्दा जस्तो थियो अहिले पनि त्यस्तै थियो तथापि उनका दृष्टिमा केही पृथक निश्चय नै भएको थियो सहर अलि बढी फोहोर पैदल मार्गहरूमा बढी कसिङ्गर हावा अलि बढी प्रदूषित सडकमा ट्राफिकको घुइँचो बढेको हर्नबाजाको आवाज अलि बढी चर्को रङ उप्किएर घरहरू थोत्रा देखिएका दोकानहरू साना साँगुरिएका र ओसिला मानिसहरू पहिलेभन्दा काला मैदानहरू घाँसहरू कटेका दमदमबाट गाडी हाकेर बाटामा जाँदा उनले यिनै कुराहरू गर्दै निखिल्ला भनिन् कलकत्ता धेरै बदलिएन छ निखिलले निलाका कुराका सङ्केत भेटाउने कोसिस गर्यो चालक रामकिरणले फोहोर रुमाले आफ्नो गर्दन पुस्दै भन्यो दिदी तपाईँ त बदलिनु भएछ कलकत्ता चाहिँ तपाईँ जानुहुँदा जस्तो थियो त्यस्तै छ निला बालीगञ्ज स्थित आफ्नो घर पसिन् घर पनि खुम्चिएर आकार घटिसकेको रहेछ कुनै बेला ठुलो भएपछि निला आफ्नो पुरानो स्कुल भवन हेर्न गएकी थिइन् चिन्नै मुस्किल पर्यो उनले आफू दगुरा दगुर गर्ने गरेको ठुलो मैदान खोजिन् उनले खोजेको त्यो विशाल पोखरी घटेर सानो पहाडी दह जत्रो भएको रहेछ जाँदा बाटामा उनले निखिल र रामकिरणलाई मोलिनाबारे सोधेकी थिएनन् र उनी पछि चित्रा मोलिनालाई खबर गर्न दगुरी दिदी आउनुभयो दिदी पहिले पनि सधैँ यस्तै व्यस्त हुने गर्थ्यो निला घर आउन अलि अबेर भयो भने मोलिनालाई उनी आएको खबर गर्न चित्र यसै गरी दगुर्थे आज निलालाई घर अलि ढिलो आएको जस्तो अनुभव भयो बाटामा ट्राफिकको घुइँचो थियो उनी अपन्न सेनको नयाँ चलचित्र हेर्न गएकी थिइन् आज पनि उनले उहिले घर फर्किँदा जस्तो गर्ने गर्थिन् त्यसै गरी आमालाई बोलाइन् आमालाई शयनकक्षमा देखिनन् भने भान्सामा हेर्थिन् त्यहाँ पनि नदेखि पूजा कोठामा मोलिना त्यहाँ पनि रहेनछन् भने घर पछाडिको तरकारी बारीमा हेर्न जान्थिन् अनि उनलाई आमामाथि छानामा लुगा सुकाउनु लाग्नु भएको रहेछ भन्ने थाहा हुन्छ आज निलाले आमालाई बोलाइन् अनि कक्षमा बसिन् मोलिना त्यहाँ पूर्ण बेगले घुमिरहेको पङ्खामुनि पल्टिरहेकी रहेछन् पसिना काट्दै निधाएकी थिइन् आमा दिउँसै बेला सुतिरहनु भएको म आएँ उठ्नुहोस् मोलिना उठिन् चिसो पानी ल्याउनु भनिन् निलालाई आफ्ना छेउमा बस्न भनिन् अनि उनको कथा सुन्न धेरै कुरा सुनाउन छ उनलाई बोल्दा उनको स्वर बीचमा अड्कियो भने उनको शिर आफ्नो काखतिर तानेर बात्सल्यपूर्वक सुमसुमाउँदै भनिन् मलाई कहिले नछोड छोरी निला बिछौनाका सिरानपट्टि बसिन् मुलिनाका केसहरू हावामा बहेर झ्याल बाहिर पुगेका रहेछन् एउटा अस्थि बन्जर त्यो रिङ रिङ गर्दै पङ्खामुन्तिर हलिरहेको दिदी तपाईँ चिया खानुहुन्छ दिदी बोलिनन् चित्र आँसु झारेर रुन कराउन लागि निलाले रुनाको कारण सोधिनन् उठेर माथिला तलामा रहेको आफ्नो शयन कक्षभित्र बसिन् चित्र उनको पछि पछि लागि सारीले आँसु पुस्दै पुस्दै भने दिदी नसोध्नुहोस् पहिले स्नान गर्नुहोस् र केही खानुहोस् चित्र यहाँ नबस मलाई एक्लै छोडिदिए ढोकामा उभिएको चित्राले भने आन्टीलाई के भएको खोइ भगवान् जानन् एक दिन ठिक हुने अर्को दिन ओछ्यान पर्ने गर्नुहुन्थ्यो अब त ठाडो बस्न पनि सक्नुहुन्न निद्रा लाग्ने गोली खाएर हरबखत निधाइरहनुहुन्छ राम्रै हो नत्र दुखेर कराएको कराई गर्नुहुन्थ्यो देख्नै सकिनँ दिदी किन यसरी बकबक गरिरहेकी मैले के सोधेकी छोरा निलाले उसलाई अफ्काएँ चित्र निलाको अझ अझ नजिक गई पाइला पाइला गरेर आन्टीले तपाईँलाई सोधेको सोधै निधाउनुभन्दा अघि हामीलाई अडिँदै नअडिकन आज छोरी आउँदैछ तिन किसिमका माछा पकाउनु बजारबाट मिठाई ल्याउनु भनी निर्देशन गर्दै हुनुहुन्थ्यो निरली मुख तकियाभित्र घुसारिन् यहाँबाट जा एकछिनका लागि भए पनि यहाँबाट गइहाल उनलाई चित्रले आफूतिर शब्द होइन आमाका गोला फ्याँकिरहे जस्तो लाग्यो चित्रले फेरि सुक्क सुख गर्दै भने कतिका मान्छे हेर्न आए कसैले निको पार्न सकेको होइन कति डाक्टर आए कति औषधि दिए केही सिप लागेन दिन परदिन हालत खस्किँदो छ केही दिन अघिसम्म बेसरी पाकेको गिलो भात एक गाँस भए पनि खान सक्नुहुन्थ्यो अब त त्यति पनि सक्नुहुन्न Yeah. एकैछिनपछि मन्जुसाभित्र बसिन् घर फर्क्यौ राम्रै भयो निला बलिन्द्र धारा आँसु बगाउँदै उनले भनिन् रुँदै कराउँदै उनले भनिन् अलिक चाँडै किन नआएकी तिमी आएपछि कति कति कस्ता कस्ता पकवान पकाउने कुरा गर्नुभएको थियो विदेशमा तिमीले खाना पाएनौ भनेर अबलाई उहाँले पकाउनुभएका परिकार चाख्न नपाउने भयो जस्तो छ तकियाबाट मुख उठाएर निलाले चर्को स्वरमा भनिन् होइन तिमीहरू सबलाई यो के भएको किन यसरी हल्ला गरिरहेका छौ जाओ मन्जुसा नगएर बसिरहन् भन्दै गइन् डाक्टरहरूले उपचार गर्न छोडिसके अब काम छैन भन्छन् पीडा हटाउने औषधि मात्र दिन्छन् तिनले पनि काम गर्न छोडिसके मलाई त क्यान्सर आन्द्रामा फैलिँदै गएर कलेजोसम्म पुगिसके जस्तो लाग्छ डाक्टरले त हड्डीहरू प्रभावित भइसके भन्यो मैले त मस्तिष्क समेत प्रभावित भइसक्यो कि भनी ठानेकी छु गए रात दिदी रातभरि नै छटपटेर कराउनु भयो हामी त खालि हेरेर मात्रै बस्यौँ निला उठेर दगुर्दै स्नान कक्षतिर गइन् बाहिरपट्टिबाट मन्जुसाले भनिन् नुहाएर दिवा भोजन खाना आऊ है निला निलालाई शान्ति चाहिएको थियो कसैले मोलिनाको अवस्था वा इच्छाहरू विस्तारमा बताउनु उनको हिसाबमा जरुरी थिएन केटाकेटी बेलादेखि नै मोलिनाका इच्छाहरूसित उनी परिचित थिइन् कुनै इच्छा पूरा हुन पाएन मोलिनाले अनिर्वाणबाट अलिकति भए पनि माया खोजेकी थिइन् पाइनन् अनिर्वाणले प्रेम नगरेका होइनन् गर्थे तर मोलिनालाई उनी स्वाति सेनलाई माया गर्थे एकपटक मोलिनाले कान्जीरम सारी देखेर कराएकी थिइन् आहा कति रहरलाग्दो सारी आफूले लाउन पाए त्यो सारी अनिर्वाणले उनलाई किनिदिएका होइनन् स्वातिलाई किनिदिएका स्वाति त्यही सारी लगाएर अनिर्वाणसित सिमला गएकी थिइन् मोलिना हर वखत दार्जिलिङ जाउनु भन्थिन् किन्तु अनिर्वाणले त्यहाँ जाने फुर्सदै निकालेन स्वाति भन्दा राम्री थिइन् यही एउटै गुणका लागि अनिर्बाणले स्वातिमा मन पराएका हुन् अनिर्बाण र मोलिना एउटै बिछनामा सुतेको निलाले कहिले देखेकी थिएनन् नै थिएन मोलिना लोग्नेको ओछ्यान मिहिनेतपूर्वक तह लगाइदिन्थिन् तर स्वातिसित घन्टौँ रमाइलो गरेर घर फर्किएपछि टेबलमाथि यो राखेको भएन त्यो राखेको भएन भन्दै आलोचना गर्दै गराउँथे अनि सफा ओछ्यानमा डङ्गरङ्ग पल्टिएर घुर्दै सम्पूर्ण रात बिताउँथे यही थियो मोलिनाको जीवन यस गृहस्थीमा उनले जीवनका कैयौँ वर्ष आफ्ना इच्छाहरूको घाँटी निमोठी बाँधिएको देख्दै व्यतीत गरेकी थिइन् साँझ मोलिनालाई हेर्न भने आएका नातेदारहरूले घर खचाखच भयो घर अगाडिको सडक किनार कारै कारले भरियो मोलिनाकी बहिनी उनका पति छोरा बुहारी र तिनका केटाकेटी मोलिनाकी फुपू मोलिनाकी कजन बहिनी र उनको छोरो पोल्टु अनिर्वाणका दाजु दिदी अनि कजन भाइ र उनका सुपुत्री मिठु एवं छिमेकका दुईटी महिलाहरू यी सबै मोलिनाको कोठा पस्दै गर्दा ढोका बाहिर जुत्ता चप्पलको डङ्गुर बढ्दै गयो कोही स्याउ अनार अङ्गुर र सुन्तला लिए आएका कोही हर्लिक्स कसैले माछाको सुरुवा कसैले घरैमा जमाएको दही कसैले फुल मात्र ल्याएका मन्जुसाली मोलिनालाई ती सबै देखाएर एक छेउतिर राखिन् मलिनालाई फूलको सुगन्ध असह्य हुने र स्याउ र सुन्तलाको रस अरुचि भई फालिने कुरा उनलाई थाहा थियो मलिनाले शून्य आँखाले आफ्ना नातेदारहरूसित एकैछिन हेरेर आँखै फेरि चिम्लिन् मानौ यतिका वर्षको अनवरत सेवापछि अब उनको आँखा खोल्नेसम्म पनि शक्ति भएन सबैले मोलिनातिर हेरे कसैले सहानुभूति व्यक्त गरे कसैले आँसु पुछे कसैले पङ्खा अम्किदिए अनि कसैले बिरामीको छिण शरीर सुमसुमाए भिडबाट यस्ता शब्दहरू सुनिए केही दिन अघिसम्म उहाँ आफ्ना काम आफै गर्दै हुनुहुन्थ्यो हरे भगवान् कति रुग्न देखिनु भएको आज त पेट पनि फुलेछ आँखा धेरै पहेँलो भएछन् निला भिडलाई चिर्दै कोठाबाट निस्किन् जम्मा भएका मध्ये केही उनका पछि लागे मन्जुसाले निलालाई हप्काउँदै भनिन् जाऊ रातो सेता चुरा र सिन्दुर लगाएर आऊ मान्छेहरूले के भन्लान् मेरा चुरा र सिन्दुर हेर्न आएका हुन् र होइनन् तर सबैका आँखा हुन्छन् कुरा काट्लान् हेर त्यस्ता कुराको म वास्ता गर्दिनँ निलाले उत्तर दिइन् निलाले त्यस्ता कुरा धेरै अघिदेखि लाउन छोडिसकेकी थिइन् पुनः लाउने मन पनि थिएन झ्यालमा उभिएर छिमेकीको घरको पछाडिको भित्तो र त्यसको फेदमा भएको फोरमेलाको डङ्गुरतिर दृष्टि लगाइन् दुईवटा भुसिया कुकुर डुङ्गुर चलाउँदै रहेछन् मुलिनाका दाजुले अङ्ग्रेजीमा बोलेको स्वर सुनेपछि निलाको तन्द्रा धङ्ग भयो उहाँ किन नआउनु भएको निला को किसनलाल उहाँ कलकत्तामै हुनुहोला र पेटभरि कुरा गरौँला भन्ने लागेको थियो भलादमी मान्छे हुनुहुन्छ कुरा सत्य हो तर ऊ त्यहाँ थिएन निला एक्लै आइन् म पेरिस कहिले गएको छैन तर वन्डरफुल सिटी हो भन्ने चाहिँ थाहा छ जान मन लागेको थियो गएँ भने किसनलालको घरमा बस्न मिल्छ बिग ब्युटिफुल घर होला है निराले भनिन् बोल्दा यति धेरै अङ्ग्रेजी शब्दको प्रयोग किन गर्नुहुन्छ हामी त बङ्गाली हौ बङ्गालीमै बोल्नुपर्छ उनी प्रायः बङ्गाली र अङ्ग्रेजी मिसाएर बोल्थे अघिअघि निला यसमा आपत्ति गर्दिनथिन् खास त उनी पनि यसै गरी उत्तर दिने गर्थिन् उनी बेसरी हाँसे उनले आफ्नो अहममा धक्का लागेको ठानेनन् उल्टा प्रश्न नै भएको देखिन् निलाले उनी आफ्नो जिब्रोबाट बङ्गाली शब्दभन्दा अङ्ग्रेजी शब्द बढी उच्चारित गएकोमा धेरै गर्व गर्दथे अनिर्वाणकी दिदीले निनालाई झालुतिरबाट तानिन् के भयो किन नबोली बस्यो कि त कुरा गर जति कम बोल्यो उति दुःख बढ्छ हामी के गर्न सक्छौँ र आमालाई सन्चो पार्ने कुरा हाम्रो हातमा छैन भगवान्को इच्छा मोलिनाको बहिनी ज्वाइँ सोफामा अडेस लागेर बस्यो चुरोड सल्काएर सोध्यो पेरिसको जीवन कस्तो हुँदो रहेछ तिम्रो पतिदेव धनी मान्छे हुन् ठुलो कमाइ छ अरे भन्ने सुनिन्छ नि मोलिनाकी कजन बनिले निलाको सारी उठाएर सोधिन् हेर नागो हात र गहना गुरिया किन फुकाले कि राता सेता र सिन्दुर खोइ किन विद्ध जस्ती देखे कि अर्की कजनले सोधिन् आमा कहिले बन्ने योजना छ तिम्रो योजना भए छिटो गरिहाल दुधको शिशुको मुन्टो आफ्नो शिशुको मुखभित्र खोज्दै निलाकी अर्की एउटी कजनले भने तिम्रो बच्चा त जन्मसिद्ध फ्रान्सेली नागरिक बन्ने होला है मोलिनाकी फुपूले पोल्टुलाई निलाका अगाडि पुर्याएर भनिन् तैँले दिदीलाई पेरिसका बारे सोध्न मन गरेको होइनस् ल सोध पन्ध्र वर्षको पोल्टु हजुरआमाको छेउमा बस्यो हुन्छ भने यो पोल्टुलाई विदेश लैजा निला यहाँ पढ्नै मन गर्दैन निलालाई आफ्नो बन्धु बान्धवले आफूलाई अब धेरै धनी भइसक्यो भने ठाने जस्तो लाग्यो हवाई टिकटको भाडा सुनिलसित सापट लिएर घर कि भन्ने उनीहरूलाई के पत्तो जो कसैको समस्या समाधान गर्न निलाले कसरी सक्नु र कसको बिहे गर्न मुस्किल पर्यो कसले किन पढ्न मन नगरेको भन्ने कुरासित निलालाई मतलबै थिएन उनी त सबैजना त्यहाँबाट गइहालुन् र आमा मोलिनाका छेउमा बसेर उनले आँखा खोलेको देख्न सकुन् भन्ने चाहन्थिन् कदाचित आँखा खोलिन् भने उनका लागि ल्याइदिएका जुत्ता घडी र बुढीलाई तरुनी गराउने क्रिम देखाउने मन थियो चित्रा र मन्जुसा पाहुनाको हेरविचारमा व्यस्त थिए चिया र बिस्कुटको दौड चल्दै थियो तर निलाको मनले दुर्लभ खालको एकान्त खोज्दै थियो सेतो सुतिसारी लगाएकी मिठो कोठाको एक कुनामा उभिरहेकी थिइन् आउँ कि नआउँ जस्तै गरी पाइला चाल्दै उनी निला भएको ठाउँमा आइन् होसियारीपूर्वक चारैतिर हेरेर उनले दबेको स्वरमा भनिन् म तिमीसित कुरा गर्न चाहन्छु भन यहाँ हुँदैन तिम्रो कोठामा जाउँ निलाले मिठुलाई माथिल्लो तलामा रहेको आफ्नो कोठामा लिएर गइन् डोका थुनेर मिठो ओछ्यानमाथि बसिन् निलाको हात आफ्नो हातमा लिएर भनिन् कृपया मेरो लागि केही गर निला के गर्नु पऱ्यो मैले मेरो निम्ति एउटा केटा खोज तिमीलाई थाहै छ म तिमीभन्दा चार वर्ष जेठी छु बाबा क्लर्क हुनुहुन्थ्यो त्यो नोकरी गइसक्यो अहिले उहाँ त्यही कार्यालयमा पाले हुनुहुन्छ त दादाको पनि केही नोकरी छैन जो जो मलाई हेर्न आउँछ कालो बर्ण देखेर अस्वीकार गरी फर्किन्छ राम्रो दाइजो दिनु बाबासित धन छैन निला तिम्रो त बिहे भइसक्यो यस समाजमा अविवाहित भएर बाँच्नु कत्रो अपराध हो तिमीलाई थाहा छैन होला मैले बिहे गरेको जुग भइसक्यो काम नपाएर घरै छु म बाबामाथि बोझ भइरहेकी छु आँखाको कसिङ्गर भएकी छु विदेशी केटा धर्मशर्माको मतलब राख्दिनँ अरू केही चाहिँदिनँ उसले मसित बिहे गरे पुग्छ यस मुलुकमा मसित बिहे गर्ने कोही पनि छैन मिठोका ठुल्ठुला आँखा आँसुले टम्म भरिए उनका लामा लामा केसका गुच्छाले पिठ्यौँ ढाकेका थिए पानबुट्टी अनुहारमा भएको छाप थियो निला मिठुको अग्लो सुलुत्त परेको शरीरको शालीन सौन्दर्यले मुग्ध भइन् श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन फ्रान्सेली प्रेमी उपन्यासको वाचन हो तस्लिमा नसरिनको यो उपन्यासको वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट बिदा लिने बेला भएको छ बिदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक Ujyaalo ninety network post box number छ चार छ नौ काठमाडौँ इमेलका लागि S H R U T I Shruti at U N N dot com dot N P हवस् त अर्को साता फ्रान्सेली प्रेमीको अर्को श्रृङ्खला लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे विदा चाहन्छौँ शुभरात्रि